कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युग निर्माण गर्नमा सक्रिय योगदान पुर्याउने श्रष्टा साधक निर्माताहरूमा समर्पित यो कार्यक्रम अजर अमर गीतहरूमा मेरा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सामीको शालीन अभिवादन अजर अमर गीतहरूको आज एक सय उनातिसौं संस्करण दुई कारणले विशेष रहनेछ चलचित्रमा संगीत एक कारण र नेपाली चलचित्रका प्रथम सफल निर्देशक प्रथम व्यावसायिक निर्देशक प्रकाश थापाको सम्झनामा यो कार्यक्रम समर्पित छ आज स्वर्गीय निर्देशक प्रकाश थापाको जन्मदिन उहाँलाई उहाँको परिवार उहाँका शुभेच्छुक र उहाँले काम गरेको चलचित्र जगतले सम्झे नसम्झे पनि आज हामी सम्झँदैछौ नेपाली चलचित्रमा व्यावसायिक सफलता ल्याउने र व्यावसायिक युग शुरूआत गर्ने सफल चलचित्र निर्देशक प्रकाश थापालाई उनकै चलचित्र मनको बाँधको यो गीत बच्चो कैलाशको स्वर नातिकाजी शिवशंकरको संगीत किरण खरेलको शब्दबाट میں मेरे लिए सिंधे तिम्रो आँगन जलमल हो हृदय भरिको मेरो शुभकामना तिमीलाई शुभकामना तिमीलाई जीवन হয়ো जीवनमा धेरै थोक खप्नु पर्छ छातीभित्र आधी रोकी चुप लागि बस्नु पर्छ बिरजाति छ मनिन्छु तिमीलाई खुसी जान तिमी हिँड्ने बाटो भारी बासन्ती फुल हृदय भरिको मेरो प्रकाश थापाले मनको बाँध चलचित्र मार्फत हजारौं हजारलाई लाखौं लाखलाई करोड़ौं नेपालीलाई किरण खरेलका शब्दमा शुभकामना दिए जन्मदिनको विवाहको नयाँ जीवनको नेपाली चलचित्रको इतिहासमा एउटा चलचित्रबाट काठमाडौँ उपत्यकामा सबैभन्दा बढ़ी बाहन्न हप्ता चलेर सफल भएको चलचित्र सिन्दूरका निर्देशक प्रकाश थापा नेपाली चलचित्र जगतमा एक्सन नायक शिव श्रेष्ठलाई जन्म दिने प्रकाश थापा नेपाली चलचित्र जगतमा गम्भीर अभिनेत्री जन्म दिने गौरी मल्ललाई जन्म दिने प्रकाश थापा नेपाली चलचित्र जगतमा ग्ल्यामर एक्ट्रेस करिश्मा मानन्धरलाई जन्म दिने प्रकाश थापा नेपाली चलचित्रमा action packed hero Arjun Jangshahi र भिलिनिस हिरो भुवन केसीलाई जन्म दिने प्रकाश थापा आज कहाँ छन् कसले सम्झेका छन् यति लामो प्रश्न छ प्रकाश थापाका बारेमा ईस्वी सम्बद उन्नाइस सय तीसको आजको दिन जन्मेका प्रकाश थापालाई नेपाली पत्रकारिता जगत नेपाली चलचित्र जगत नेपालका टेलिभिजनका काँचका पर्दाहरूले कहिले कुनै दिन सम्झेको इतिहास छैन उनको देहावसानपछि यद्यपि उनको नाममा कुनै पुरस्कार कुनै सम्मान कुनै शालिक वा कुनै पत्रिकाको विश्वाङ निक्लिएको कुनै इतिहास छैन तर उनले नेपालमा चलचित्रलाई व्यावसायिकता दिन र नेपाली चलचित्रलाई कमर्सियलाइज गर्न उनी बम्बईदेखि काठमाण्डु आए र उनले सफल चलचित्र बनाए नेपाली दर्शकलाई नेपाली चलचित्र प्रेमीलाई नयाँ बाटो दिए उनको बाटोलाई पछ्याउँदै दार्जीलिङबाट शम्भु प्रधान तुलसी घिमिरे बन्नी प्रधान प्रताप सुब्बा यही बाटोमा आए नेपालबाट कैयन निर्देशकहरूले यो बाटो अप्नाए आजको एक सय उनातिसौं कार्यक्रम गुमनाम भएका चलचित्र निर्देशक प्रकाश थापा जसले नेपाली चलचित्रलाई सांगीतिक युग दिए सफल व्यावसायिक चलचित्रको जीवन दिए आजको कार्यक्रम प्रकाश थापाको जन्म विशेष र प्रकाश थापालाई श्रद्धा सुमन सहित समर्पित छ आजको कार्यक्रममा प्रकाश थापाद्वारा निर्देशित चलचित्रका गीतहरू बज्ने क्रममा श्रष्टाहरू माधव घिमिरे किरण खरेल प्रदीप रिमाल लक्ष्मण लोहनी चेतन कार्की प्रेम विनोद नन्दन कालीप्रसाद रिजाललाई हामी उनका रचनाबाट सम्मान गर्नेछौं भने संगीतकार नातिकाजी शिवशंकर गोपाल योन्जन अम्बर गुरूङ मनोरी सिंहका संगीतबाट पनि सुसज्जित गर्नेछौ कार्यक्रममा प्रकाश थापाको अर्को सफल चलचित्र जुन चलचित्रमा विराटनगरबाट आएका नायक शिव सुन्दर श्रेष्ठ जो पछि शिव श्रेष्ठ नामबाट नेपाल र पाकिस्तानमा सर्वाधिक चर्चित भए उनले अभिनय गरेको जीवन रेखाबाट प्रेमदोज प्रधान र तारादेवीको स्वर अम्बर गुरूङको संगीत किरण खरेलको शब्दमा हावा जस्तै उडेर हिमाल भरि आकाशभरि नयाँ रङ्ग खुलाउ खुलाउ नयाँ रङ्ग खुलाउ हो तला तला छोटो सात छोटो कसलाई रोकेर चोखो माया रोकेर हामी हराउ हरा संसारलाई भुलाउ भुलाउ संसारलाई भुलाउ हो पाला पाला चुनेर केशवराज पिँडालीको उपन्यास अन्त्यदेखि शुरूमा आधारित जीवन रेखा नेपाली चलचित्र इतिहासको तेस्रो रंगीन चलचित्र हो र यो चलचित्र काठमाण्डुमा र नेपाल बाहिर पनि यो सुपरहिट भएको थियो मीनाक्षी आनन्द शिवश्रेष्ठले अभिनय गरेको यस चलचित्रका प्राय दृश्यहरू रोमाञ्चक उत्साहवर्धक थिए भने यस चलचित्रमा सम्वाद लेखकका रूपमा चेतन कार्की आबद्ध थिए गीतकारका रूपमा किरण खरेल र कालीप्रसाद रिजाल आज मलाई खुशी पनि लागेको छ दुःख पनि आज मलाई गर्व पनि भएको छ पीड़ा पनि नेपाली चलचित्र निर्माणका लागि आफ्नो बम्बईको सारा सुख सहेल सर्वस्व छोडेर नेपाल आएका प्रकाश थापाले नेपाली चलचित्रलाई साँच्चै नै व्यावसायिकता दिएर नेपाली चलचित्रको बाटो बनाए सत्य हरिश्चन्द्रदेखि आज रेशम फिलिलीसम्मको फिल्म निर्माणको इतिहासमा जसले जस्ता किसिमका गुण घमण्ड वा अभिमान गरे पनि प्रकाश थापाले बनाएको मेन स्ट्रीमको बाटोमा नेपाली चलचित्र उद्योग अडेको छ ती चाहे अघि आएका निर्देशक हुन् वा पछि आएका निर्देशक तर दुर्भाग्यवश प्रकाश थापालाई आज फेसबुक र हाम्रो ट्वीटरमा सम्झना गर्ने यति धेरै संख्या बढ़ेको देख्दा खुशी लागेको छ तर उनलाई उनी बितेको दस वर्ष एघार वर्ष भइसक्दा पनि कहीँ कसैले कुनै कारणले पनि नसम्झेको देख्दा दुःख पनि लागेको छ उनीसँग उनको पहिलो चलचित्र मनको बाँधदेखि पछिल्लो चलचित्रसम्म विभिन्न रूपमा काम गर्ने उनका सहकर्मी चलचित्र निर्देशक एवं गीतकार जसले प्रकाश थापाको पहिलो चलचित्र मनको बाँधमा प्रोडक्सन कन्ट्रोलर भएर काम गरे भने अन्य चलचित्रमा सम्वाद लेखक भएर काम गरे भने पछिल्लो चलचित्र कन्यादान रूपमा गीतकारका रूपमा पनि काम गरे उनका समकालीन चेतन कार्की आज हामीसँग उज्यालो नाइन्टी नेटवर्कमा यसो भन्नुहुन्छ मैले प्रकाश थापाजीको विषयमा बोल्नु पर्दाखेरि दुईटा कुरा विशेष रूपले म उल्लेख गर्न चाहन्छु पहिलो कुरो त के भनेदेखि उहाँ ज्यादै मेहनती हुनुहुन्थ्यो र मनको बाँधको डाइरेक्सन गर्न आउने बेलामा त उहाँलाई निर्देशनको चाहिँ त्यति टेक्निकहरू थाहा थिएन तर आफ्नो चाहिँ लामो चाहिँ बम्बई प्रवासको दौरानमा जहाँ उहाँले चाहिँ धेरै हिन्दी फिल्महरूमा अभिनय गर्नुभएको छ त्यसको अलिकति अनुभव र यहाँ चाहिँ पुनाबाट फर्केका चाहिँ टेक्निसियन्सहरूको सङ्गतले गर्दाखेरि काम गर्दा गर्दै मान्छेले सिक्ने कुरा हो उहाँले दोस्रो चलचित्र सिन्दुरलाई नेपाली चलचित्र जगतको एउटा कोसे ढुङ्गोको रूपमा स्थापन गर्न सफल हुनुभयो समर्थ हुनुभयो त्यसमा चाहिँ उहाँको मेहनतलाई चाहिँ म सबभन्दा बढी श्रेय दिन्छु र त्यसपछि उहाँले कलाकारहरूसँग हुन त उहाँको बोली चाहिँ ज्यादै कडा थियो र पनि उहाँले कलाकारहरूलाई चाहिँ चित्त नबुझेकोमा चाहिँ हप्काउन पनि पछि पर्नुहुन्थेन तर पनि उहाँले कलाकारलाई त्यो सिनको त्यो सर्टको त्यसको जम्मै मुड बताएर आफूले अभिनय गरेर आफूले संवाद बोलेर पनि उसले कलाकारलाई चाहिँ पर्फेक्सनतिर लैजाने कोसिस गर्नुहुन्थ्यो त्यो दुईवटा गुणबाट म म धेरै प्रभावित भएको हुँ म र कुरा उहाँको व्यक्तिगत कुरोको चाहिँ सम्बन्धमा उहाँ व्यक्तिगत रूपले त ज्यादै हँसिलो मान्छे हुनुहुन्थ्यो कडा त कडा हुनुहुन्थ्यो गर्न पनि पछि पर्नु हुन्थेन तर उहाँले चाहिँ नेपाली फिल्मलाई नेपाली फिल्म जगतलाई निकै गुण लगाउनु भएको छ चाहे कलिउड होस् चाहे बलिउड होस् मैले चलचित्र क्षेत्र जस्तो कृतज्ञ क्षेत्र कुनै पनि देखिनँ मैले र यहाँ चाहिँ बडा बडा चाहिँ स्टारहरू पनि चाहिँ गुमनामीको जिन्दगीमा बिताएर चाहिँ मर्नु पर्यो एकदमै त्यस्तै गरी चलचित्र नेपाली चलचित्रलाई योगदान दिने न चाहिँ हिरा सिंहको यो राज्य व्यवस्थाले चाहिँ सम्झ्यो न प्रकाश थापालाई सम्झेको जस्तो अनुभव मलाई भइरहेछ प्रकाश थापाले धेरै फिल्महरू हिट फिल्महरू दिनुभयो उहाँले नेपाली चलचित्र क्षेत्रमा उहाँलाई चाहिँ एउटा बाघको रूपमा पनि सम्बोधन गरियो तर आज नेपाली चलचित्र क्षेत्रले न उहाँको जन्मदिनमा न उहाँको स्मृति दिवसमा कहिले सम्झेको मैले अनुभव गरेको छु कस को हो ओ कस को कस ले किरण खरेलको शब्द नातिकाजी गोपाल इन्जनको संगीतमा चलचित्र सिन्दूरबाट स्वर सम्राट नारायण गोपालको स्वर स्वर सम्राट नारायण गोपाल र प्रकाश थापाको जोडी हरेक फिल्ममा चमकदार रूपमा रह्यो मनको बाँधदेखि सिन्दूर र जीवन रेखामा अम्बर गुरूङले संगीत गरेको कारणले नारायण गोपालले त्यो चलचित्रमा गाउन वा पाएनन् तर प्रकाश थापाको जस्तो हाइट थियो नेपाली चलचित्र उद्योगमा सायद त्यति ठूलो दिगन्त पुरूषलाई नेपाली समाजले यसरी बिसन थिए भन्ने कुरा प्रकाश थापाले पनि कल्पना गरेका थिएन होला जसरी चेतन कार्कीले भन्नुभयो चलचित्र समाजको कृतज्ञताका बारेमा यो चलचित्र जगतको मात्र होइन हाम्रो समाजको पनि एउटा अवगुण मानिन्छ आजको कार्यक्रममा हामीलाई उज्यालोको ट्वीटरमा हामीलाई प्रकाश थापालाई शुभेच्छा व्यक्त गर्ने वा शुभकामना व्यक्त गर्न हामीलाई मेन्सन गर्नुभएको छ सबभन्दा पहिला हामीलाई फोन मार्फत गायक दिवाकर खड्गाले व्यक्त गर्नुभएको थियो भने त्यसपछि नारायणजीले Narayan one two one two one त्यसै गरी आशिष खनालले बटौलीबाट त्यसै गरिकन झलक केसीले हार्दिक नमन प्रस्तुत गर्नुभएको छ अमेरिकाको डेनबरबाट धना पौडेलजीले त्यसै गरी गोकुलजी गोकुलजी लगायत त्यसै गरी हाम्रा मित्र स्पन्दन जो नेपालगंजबाट गजल पेश गर्नुहुन्छ धेरै मित्रहरूले शुभेच्छा व्यक्त गर्नुभएको छ र प्रकाश थापालाई सम्मानपूर्वक सम्झिँदै पाल्पाबाट राजेश्वर उदयले लेख्नु भएको छ पाल्पा जहाँ पहिलो पटक प्रकाश थापाले चलचित्रको सुटिङ गरेर पाल्पालाई लोकप्रिय बनायो पाल्पाको श्रीनगर डाँडामा वनमा फुल्यो फूलै फूल बास्न चल्यो जस्तो गीत उहाँ छायांकन गर्नुभयो भने त्यसबाहेक अन्य चलचित्र पनि प्रकाश थापाले पाल्पाको तानसेन लगेर निकै लोकप्रिय बनाए यसबारेमा राजेश्वर उदय लेख्नुहुन्छ शुरू भयो आजको अजर अमर गीतहरूको कार्यक्रम एक सय उनातिसौं श्रृंखला आज वरिष्ठ निर्देशक प्रकाश थापाको जन्म दिवस हामी माझ नभए पनि नेपाली सिनेमालाई अपार अमूल्य निधिले सम्पन्न गरे भारतीय सिनेमामा अभिनय गरी फिल्मी जीवनमा सिकेका सिप र योग्यतालाई नेपालमा सिने व्यवसायिकताको शुरूआत गरेका हाम्रा कलाकार एवं निर्देशक प्रकाश थापाले धेरैलाई सिनेमामा प्रवेश गराए मनको बाँध जीवनरेखा सिन्दूर कन्यादानदेखि लिएर नाता रगतको सम्म सिनेमाको सफल निर्माण निर्देशन गरे शिव श्रेष्ठ मीनाक्षी आनन्द गौरी मल्ल करिश्मा केसी अर्जुन जंग शाही भुवन केसी हरिवंश आचार्य आदिलाई सिने जगतमा प्रवेश गराएका थिए उनै प्रकाश थापामा समर्पित आजको अजर अमर गीतहरूको श्रृंखला राजेश्वर उदयजीलाई आफ्ना यी शब्दहरूको लागि हार्दिक आभार व्यक्त गर्दै अब प्रकाश थापाले अम्बर गुरूङको संगीत निर्देशनमा अर्को चलचित्र गरे जीवन रेखा जुन साई नेपाल चलचित्र संस्थानले दुई हजार चालिस सालमा बनाएको थियो तर प्रकाश थापाले अम्बर गुरूङलाई नै संगीत निर्देशकको रूपमा लिएर त्यसभन्दा धेरै वर्ष अगाडि मेरो देश नामक फिल्मको बम्बईमा रेकर्डिङ गराएका थिए मेरो देशमा अम्बर गुरूङको संगीतमा लता मंगेशकरले पनि गीत रेकर्ड गराउनका लागि स्टुडियोमा मुहूर्त भएको थियो तर पछि आर्थिक कारणले गर्दा मेरो देश बन्न सकेन यदि मेरो देश बनेको भए लता मंगेशकरले नेपाली चलचित्रमा गाएको त्यो दोस्रो चलचित्र हुने थियो माइती घरपछि तर त्यो हाम्रो दुर्भाग्य हुन गयो अम्बर गुरूङको संगीत जीवन रेखामा पाए प्रकाश थापाले जीवनरेखा संगीत गर्दा अम्बर गुरूङ नेपाल प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक थिए भने उनी ज्ञानेश्वरको भैरवस्थान अगाडि डेरा बस्थे कुनै दिन प्रकाश थापा पुगे अम्बर गुरूङको निवासमा सम्पूर्ण फिल्मको कथा सुनाए र गीत छवटा यसरी चाहिन्छ भनेर उनले व्याख्या गरे तर गीत संगीत गर्दा यी दुईवटा हिन्दी गीत पनि सुन्नु भनेर प्रकाश थापालाई एउटा क्यासेट दिए प्रकाश थापाले दिएको क्यासेट अम्बर गुरूङले सुने र उनले अम्बर गुरूङले आक्रोशमा भने के तपाईँ मलाई हिन्दी फिल्मबाट गीत नक्कल गरोस् भन्ने चाहनुहुन्छ म गर्दिन तपाईँको फिल्म भनेर उनले इन्कार गरेपछि अम्बर गुरूङले जीवन रेखामा संगीत नगर्ने भए जीवन रेखामा फिल्म संगीत गर्ने नगर्ने द्वन्द चलिरहँदा गीतकार किरण खरेलले यो सबै कुरालाई साम्य बनाए र अम्बर गुरूङ पुनः कम कमब्याक भए जीवन रेखामा उनले कालीप्रसाद रिजाल र किरण खरेलका सुमधुर शब्दलाई संगीतबद्ध गरे जीवन रेखा चलचित्र पनि सुपर हिट साबित भयो नेपालमा बनेको चलचित्रमा द्वन्द प्रयोग गरेको पहिलो चलचित्र जसमा गोपाल भुटानीले द्वन्द निर्देशन गरेका थिए र रंगशालामा यसको फुटबलको छायांकन भएको थियो र फुटबल देखाइएको नेपाली पहिलो चलचित्र पनि मानिन्थ्यो जीवन रेखा यही चलचित्रबाट अम्बर गुरूङको संगीत र स्वरमा कालीप्रसाद रिजालको शब्द आपने आफ्नै भुमारीमा आफै butter. just like in life. जसलाई तिमीले हिरा सम्झ्यो धुलो थियो कि नेपाली चलचित्र जगतका बाघ निर्देशक नेपाली चलचित्र जगतका हिरा निर्देशक आज कसैको सम्झनामा हुन नसक्नुको पीड़ा बोकेर हामी यो कार्यक्रम चलाउँदैछौ विक्रम सम्बत उन्नाइस सय सतासीको यही महिनाको आजको दिन काठमाण्डुमा जन्मिएका प्रकाश थापाका पिता शिक्षक उद्दीप सिंह थापा जो राणाकालीन दरबारमा शान्त शमशेरका बालबच्चालाई अंग्रेजी पढ़ाउँथे नेपाली साहित्यमा सेक्सपियरका नाटकहरू अनुवाद गर्ने उदीप सिंह थापाका छोरा प्रकाश थापाको बाल्यकाल सात सालको क्रान्तिपछि बम्बईको वर्लीमा बित्यो उनको वर्लीमा आफ्नो सम्पन्न जीवन थियो र उनको घर व्यवसाय त्यतै थियो उनले हिन्दी चलचित्रमा अमिताभ बच्चनद्वारा अभिनीत पहिलो चलचित्र ख्वाजा अम्मा अहमद अब्बास निर्देशित सात हिन्दुस्तानीमा पनि अभिनय गरेका थिए उनले जितेन्द्र अभिनीत चलचित्र घेरी चालमा अमिताभ बच्चनका साथ अभिनय गरेका थिए उनले शशि कपूर अभिनीत चलचित्रमा पनि खलनायकका रूपमा अभिनय गरेका थिए उनी फागुन होली आइरे सुहागरात र काठमाण्डुमै सुटिङ भएको देवानन्दको अपार सफल चलचित्र हरे राम हरे कृष्णमा उनले प्रहरी अधिकृत भएर अभिनय गरेका थिए काष्ठमण्डपको मन्दिरभित्र जुन काष्ठ मण्डपको मन्दिर वैशाख बाह्रको प्रलयकारी भूकम्पपछि अब रसातल भएको छ तर प्रकाश थापाको इतिहास अझै पनि कायम छ यो अर्को चलचित्रको गीतसँग हामी जोड्नेछौ मनको बाँध चलचित्रमा प्रकाश थापाले पहिलो पटक निर्देशन गरे साई नेपाल चलचित्र संस्थानको लगानीमा श्रीधर खनालद्वारा लिखित यस चलचित्रमा प्रकाश थापा पहिलो निर्देशक थिए भने यसको क्यामराम्यान वैकुण्ठ मोहन श्रेष्ठ थिए वैकुण्डमान मास्के थिए र वैकुण्डमान मास्के क्यामराम्यान सहितको यस चलचित्रमा प्रकाश थापाले संगीतकार नाति काजी र शिव शंकरलाई अनुबन्ध गरेका थिए र यसमा धेरै कलाकारले नारायण गोपाल बच्चु कैलाश अम्मर गुरूङले पनि संगीत निर्देशकका निम्ति निवेदन दिएका थिए तर नारायण गोपाल पार्श्व गायकका रूपमा रहे भने बच्चु कैलाश जस्तै यहाँ प्रस्तुत छ नारायण गोपाल र तारादेवी र साथीहरूको स्वर कविवर माधव घिमिरेको शब्दमा प्रकाश थापाको पहिलो चलचित्र मनको बाँधबाट चलचित्र निर्देशक चलचित्र लेखक र चलचित्रका परिकल्पनाकार प्रकाश थापा नेपाली चलचित्र जगतका एक शिखर पुरूष हुन् प्रकाश थापाको जन्मदिनमा शुभेच्छा व्यक्त गर्ने मित्रहरूमा सिन्धुलीबाट केसी अभिशान्त त्यसै गरी सुभाष ढुंगेल केकी कोइराला जो हामीसँग ट्वीटरमा पनि हुनुहुन्छ र फेसबुकमा पनि हुनुहुन्छ उहाँ लेख्नुहुन्छ सधैँ ट्विटरमा आज फेसबुकमा पनि आए दाजु प्रकाश थापा भन्नासाथ केही नलेखी बस्नै सकिन जीवन रेखा सिन्दूर सन्तान कन्यादान जस्ता चलचित्र उद्योगका कोशे ढुङ्गाका एक एक दृश्यहरू क्रमशः आँखा अगाडि नाच्न थाले कही आफ्नै भूमरीमा राहा वनमा फुल्यो फुलै फुल त अवश्य सम्झे त्यसै गरी विनोद कुमार सिन्तान लेख्नुहुन्छ प्रकाश थापालाई सम्झना गर्दै बहराइनबाट चलचित्र उद्योगका मूर्धन्य अमरातमा प्रकाश थापाप्रति श्रद्धा सुमन व्यक्त गर्न नवराज पराजुली भगवान पोखरेल विशाल भण्डारी सुगम तमु राजेश्वर उदय र कृष्ण केसी लेख्नुहुन्छ नेपाली फिल्महरू जुन बेला वर्षको एक दुईवटा मात्र निर्माण हुन्थे त्यस बेलाका नेपाली फिल्महरूमा प्राय निर्देशकको नाम सुन्न पाउँदा प्रकाश थापाको नाम सुनिन्थ्यो र उहाँले निर्देशन गर्नुभएको फिल्म जीवन रेखा म केही छोटो रोलमा उहाँको अभिनय पनि हेरेको थिएँ र प्रकाश थापा भन्ने बित्तिकै भन्ने यही रहेछ भनेर चिनेको थिए अहिले त्यही फिल्म हेरेको सम्झना रिक्याप भयो प्रकाश थापाप्रति हार्दिक श्रद्धासुमन भनेर कृष्ण केसी लेख्नुहुन्छ भने तेज कवाय लेख्नुहुन्छ हरेक अंक विशेष अंक आम मानिसले बिर्सिसकेको इतिहास खोतली खोतली कार्यक्रममा पस्कनुहुन्छ कालजयी गीत त सानैदेखि सुनिएको हो तर ती गीतहरूको बारेमा गायक गायिका संगीतकार र गीतकारको कथा पनि सुन्न पाउँदा सुनमा सुगन्ध छरे चाहिँ लाग्छ प्रकाश दाजुको यो प्रयास पनि कालोजयी बन्नेछ यसमा कुनै दुई मत छैन आज फेरि प्रकाश थापाबारे जान्ने जान्न पाइने भयो सानोमा हेरेको थिए उनले निर्देशन गरेको फिल्महरू आज उनको बारे धेरै जान्न पाउने भयो भनेर लेख्नु भएको छ तेज कवायले डामाडोल किरातीले पनि प्रकाश थापालाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ भने कुमारजङ कार्कीले श्रदय निर्देशक प्रकाश थापालाई नेपाली सिने इतिहासका एक उज्जवल व्यक्तित्वको रूपमा सम्झना गर्नुभएको छ दिनेश राउतले श्रद्धांजलि अर्पण गर्दै आफ्ना शब्दहरू यसरी व्यक्त गर्नुभएको छ सलाम छ प्रकाश थापा आज अर्को प्रकाशको बारेमा प्रकाश पारिदिनु भएकोमा भनेर लेख्नु भएको छ प्रकाश थापाका चलचित्रको कुरा गर्दा उनी सूत्रबद्ध फिल्मका निर्देशक थिए उनले नेपाली चलचित्रमा फर्मुलाको प्रयोग गरेर नेपाली सिनेमालाई व्यावसायिक बनाए उनका सहायकका रूपमा आएका चलचित्र निर्देशकहरू पछि स्वतन्त्र निर्देशक भएर देखा परे उनले नै चलचित्रमा हरिवंश आचार्यलाई एक स्थापित हास्य कलाकारका रूपमा सिन्दूर फिल्मबाट प्रविष्टि दिए भने सिन्दूर फिल्ममै गोपालराज मैनाली र वसुन्धरा भूषालको संख्य र नक्कलीको सफल जोडी बन्यो आज वसुन्धरा भूषालको चर्चा हुन्छ आज गोपालराज मैनालीको चर्चा हुन्छ तिनको चर्चासँगै हामीले प्रकाश थापालाई पनि सम्झिनु जरूरी हुन्छ प्रकाश थापाद्वारा निर्देशित सिन्दूर फिल्मको यो अत्यन्त लोकप्रिय गीत लक्ष्मण लोनीको शब्द नातिकाजी गोपालञ्जनको संगीतमा नकली हसली सजली सिजली है न कथा जाली हिंद सजी लौटा अब प्रकाश थापा स्मृति विशेष यो कार्यक्रम सुन्दै विराटनगरबाट हामीलाई गायिका रश्मि अमात्यले लेख्नु भएको छ विराटनगरमा त कार्यक्रम आइतबार पनि यहाँको एफएमले बजाउँदो रहेछ कति रमाइलो र उहाँले अहिले भर्खरै पनि हामीलाई सन्देश पठाउनु भएको छ प्रकाश थापा विशेष मिठो र यो चङ्खे नकली गीत अझै मिठो भनेर विराटनगरमा स्काई एफएमबाट यो कार्यक्रम सुन्दै हामीलाई रश्मि अमात्यजीले मेसेज गर्नुभएको छ त्यसै गरिकन यस कार्यक्रमका बारेमा धना पौडेल हाम्रो ट्विटरमा मेन्सन गर्नुहुन्छ संगीत सिजनाका पछाडिका तीठा मिठा घटनालाई समेटेर कार्यक्रम अझै रोचक बनाइएकोमा अजर अमर टिमलाई धन्यवाद भनेर त्यसै गरी किशोर के लेख्नुहुन्छ दुई प्रकाशसँगको आजको यात्रा धेरै उज्यालो छ भनेर लेख्नुहुन्छ किशोरजी संयोगले प्रकाश थापासँग मैले काम गर्न पाइन किनकि उहाँ निर्देशक हुँदा मैले म भर्खरै चलचित्र अध्ययन गर्न शुरू गर्दै थिएँ र मैले उहाँसँग उहाँको एउटा नयाँ चलचित्र बम्बईको फिल्माल स्टुडियोमा हेर्ने मौका जुटेको थियो र उहाँले मलाई चलचित्र हेरेपछि प्रतिक्रिया व्यक्त गर्न आग्रह गर्नुभएको थियो र मैले त्यो हलमा उहाँको अगाडि नै उहाँको चलचित्रबारेमा प्रतिक्रिया व्यक्त गरेको थिएँ र एउटा नेपाली चलचित्र उहाँसँग एउटा हलमा हेरेको थिएँ उहाँले मलाई त्यहाँ जोक पनि गर्नुभएको थियो मैले चलचित्र हेर्दा हेर्दै लामो समयसम्म हलमा चलचित्रमा मध्यान्तर नआएपछि मैले उहाँलाई सोधेँ खोइ यो फिल्ममा त ह्याप्टेम नै भएन प्रकाश थापाले हाँस्दै भन्नुभएको थियो ह्याप्टेम गर्यो भने सबै घर फर्किहाल्छ नि त्यही भएर ह्याप्टेम नगरिएको भन्नुभएको थियो किशोर के लेख्नुहुन्छ प्रकाश थापाको विषयमा राष्ट्रले बोल्न सोच्न नसकेको बेला उनका एक एक इतिहास खेलाउँदै आफ्नो धर्म थाम्नु भएकोमा साधुवाद भनेर नारायणजीले पनि लेख्नुभएको छ र दिनेश निरौलाले लेख्नुभएको छ कहीँ आफ्नो भूमरीमा मेरे नैना सावन भादो ओ माझिरे हम बेवफा हर्गिजनाथे को फ्युजन जस्तो लाग्छ भनेर लेख्नुभएको छ ओली रोहित लेख्नुहुन्छ यति प्रतिभावान श्रष्टालाई कसरी भुल्न सक्यो हाम्रो राष्ट्रले हामीले पुरानो यादलाई सम्झाइदिएकोमा हजुरलाई धन्यवाद भनेर भन्नुभएको छ कार्यक्रमको अन्त्यमा अब हामी प्रकाश थापालाई हार्दिक श्रद्धांजलि अर्पण गर्दै प्रकाश थापा आज हाम्रो माझ भएको भए अझै उज्याला चलचित्र हुने थिए र उनको पचासियौं जन्मदिन हामी मनाइरहेका हुन्थ्यौं तर सम्झना यथावत छ श्रद्धा यथावत छ महान निर्देशक प्रकाश थापाप्रति उहाँको चलचित्र कन्यादान जसमा गीतकार चेतन कार्कीले शब्द लेखे एसियाका प्रसिद्ध सेक्सोफोनिस्ट मनोरी सिंहले संगीत गरे एक गीतसँग सन्दीप र मलाई विदा दिनुहोस् छोडी मुख मोडी Thank नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज